छ टाढा तै पनि मन आउँदैछ आज खोल्नुहोस् है रेडियो गजल गुन्जन आउँदैछ आज अलिकति भावनाका कुरा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुरा कार्यक्रम गजल गुन्जन हरेक बुधबार राति नौ पन्ध्र बजे मात्र रेडियो देवदह एक सय छ थुप्लो छ मेगा हर्समा गजलको विकास स्रष्टाको सम्मान गजल गुञ्जनको अभियान जब प्यार हामीमा अपार हुनेछ अनि मायाको बेगले संसार हुनेछ जब प्यार हामीमा अपार हुनेछ अनि मायाको बेगले संसार हुनेछ मन मिल्नु पर्छ विचार मिल्नु पर्छ मन मिल्नु पर्छ विचार मिल्नु पर्छ गाउँ टोलमा हाम्रै प्रचार हुनेछ पवित्र प्रेम कुल्चेर घात गर्न सक्दिन पवित्र प्रेम कुल्चेर घात गर्न सक्दिन भोलि उनको आँखामा असार हुनेछ हे सरकार हे सरकार नातावाद रोक भ्रष्टाचार रोक हे सरकार नातावाद रोक भ्रष्टाचार रोक अनि मात्रै देशको सुधार हुनेछ यही पारा नै हो भने सधैँ देशमा यही यही पारा नै हो भने सधैँ देशमा हिजो जस्तै गृह युद्ध बार बार हुनेछ जब प्यार हामीमा अपार हुनेछ अनि मायाको बेग्लै संसार हुनेछ अलिकति भावनाका कुरा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुरा लिएर आज पनि रेडियो देवदा एक सय छ थप्लो छ मेघार युग परिवर्तनको सम्वाद मार्फत कार्यक्रम गजल गुञ्जनको साथमा तपाईँहरू माझ छु आवाजबाट म युवराज लामिछाने प्रदीप त्यस्तै गरी प्राप्तितर्फबाट मिठो साथ रहेको छ आज पनि मुकेशको र आजको कार्यक्रममा पनि हामीले सदा जस्तै तपाईँहरूकै आवाजबाट गजल सुन्छौँ अनि तपाईँहरूले नै पठाउनुभएका गजलहरूलाई पनि कार्यक्रममा राख्छौँ यसैले शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिसको बाटो भएर तपाईँ पनि आउनुहोला मैले कार्यक्रमको प्रारम्भमा आज गजल वाचन गरिसकेको छु जब प्यार हामीमा अपार हुनेछ अनि मायाको बेग्लै संसार हुनेछ विमल पहराई हुनुहुन्छ गुल्मी हाड हाडेका मित्रको यो गजल गजलबाट आजको कार्यक्रमको उद्घाटन गरिसकेको छु तपाईँ आउँदै गर्नुहोला जेलको लागि यो सागतिक आवाज तपाईँ सम्पूर्णको लागि यो माया पनि पनि नाटक धोका दिने मान्छेको त आत्मै पनि नाटक यो माया पनि नाटक केलाई मिलन भन्नु अब केलाई बिछोड भन्नु केलाई माला भन्नु अब केलाई पासो भन्नु भन्नु अब केलाई बिछोड भन्नु केलाई भन्नु अब भन्नु यो फुल पनि नाटक यो धागो पनि नाटक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 पूजा पनि नाटक सबै कुरा नाटक नाटक नाटक थिए झुटो माया गर्नेहरूले सबै नाटक नै नाटक गर्छन् यस्तै यस्तै साङ्गीतिक आवाज तपाईँहरू माझ पस्किसकेका छौँ र कार्यक्रम गजल गुञ्जनको साथमा छु आज पनि म युवराज लामी छेने प्रदीप अनि तपाईँ पनि हुनुहुन्छ र आजको श्रृङ्खलामा हामी तपाईँहरूले नै पठाउनुभएका गजलहरूलाई राख्छौँ यसैले शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिसमा तपाईँ आउँदै गर्नुहोला तपाईँको आवाजबाट पनि गजल सुन्छौँ यति बेला साथी लाइनमा हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ गजलको साथमा आउनु भएको छ हजुर नमस्कार नमस्कार कहाँबाट आउनुभयो दाङबाट के भन्नुभयो

हिजो अस्ति अर्थात् यहाँभन्दाका अघिल्ला श्रृङ्खलाहरूमा सुरुवातमा चाहिँ हाम्रो लोकल एरियाको साथीहरू आउनुहुन्थ्यो आज चाहिँ तपाईँ टाढाबाट आउनुभयो खुसी लाग्यो हुन्छ त्यसो भने सुजानजी गजल सुनाउनुहोस् एकदम बकैदा ओहो यहाँ त गजल नै भन्नुपर्छ नत्र त गाली गर्छन् सबैजनाले हजुर हजुर जानी नजानी भन्नुपर्छ कि रगल भन्नु यहाँ चाहिँ नलेख नआइपठाए तपाईँ लेख्नुहुन्छ भने सुनाउन सक्नुहुन्छ है राम्रोसँग के स्टोर मिलाएर बिस दिनमा केही बिग्रियो भने रिसाउनु पनि शब्द है कोही पनि रिसाउनुहुन्न साथीहरू चाहिँ मस्त भएर सुन्नुहुन्छ नि <laughs> र यो भाग छ हुन्छ सुरु गर्नुहोस् सारा छैन मनको केही मैले भने मारिसके सारा छैन मनको केही मैले भने मारिसके मुस्कानलाई आफ्नै मुहारबाट पर सारिसके मुस्कानलाई आफ्नै मुहारबाट पर सारिसके आउन सक्ने खुसीलाई नै अब मैले टारिसके आउन सक्ने खुसीलाई नै अब मैले टारिसके यस्तो लाग्छ आफ्नो जीवनसँग आफै हारिसके यस्तो लाग्छ आफ्नो जीवनसँग आफै हारिसके अध्यारो छ जता तपाईँ उज्यालोको नाफत छैन अध्यारो छ जता तपाईँ उज्यालोको नाफत छैन लाग्छ पुरै संसारमा मेरो केही काम छैन लाग्छ पुरै संसारमा मेरो केही काम छैन आशा र उत्साह छैन केही मन उहिले मारिसके आशा र उत्साह छैन केही मन उहिले मारिसके यस्तो लाग्छ आफ्नो जीवनसँग आफै हारिसके यस्तो लाग्छ मात्रै आहा सुजनजी अलिकति गजलमा काफिया र रदीफको चाहिँ संरचना मिलेको छैन है बुझ्नुभयो यसैले चाहिँ अर्को पटक आउँदा गजलमा हुनुपर्ने सबै स्वादको साथमा आउनु होला है <laughs> खुसी लाग्यो आज आउनुभयो दाङबाट सम्झिदिनु भयो है अर्को पटक आउँदा चाहिँ दमदार गजलको साथमा चाहिँ तपाईँको साथ रहने चाहिँ यही अपेक्षा राख्छु है हुन्छ यसलाई छुटाउ बाई सुजान आउनुभएको थियो दाङबाट गजल सुनाउँछु भन्नुभयो तर सुनाउनु भयो ढाँटेर गइसक्नु भएको छ कृपया यसो नगरिदिनु होला तपाईँ आउनुहुन्छ भने गजलको साथमा आउनु होला है धेरैजना साथीहरू परीक्षामा हुनुहुन्छ किनकि गजल लेख्ने साथीहरू पछि परेर कविताको पालो नआओस् यही कामना गर्छु म विष्णु के गौतमले हामीलाई बागलुङ मलमा हाल बुटौलबाट गजल पठाउनु भएको छ म राख्छु तपाईँहरूमा आज न त योजना थियो न ज्ञान थियो न त योजना थियो न ज्ञान थियो तर पनि उत्तिकै महान थियो माया छ भने छाती चिरेर देखाऊ हो माया छ भने छाती चिरेर देखाऊ मेरी प्रियाको यस्तो अडान थियो यार जिन्दगी अचेल बेहाल भाछ यार जिन्दगी अचेल बेहाल भाछ हिजोसम्म सुनौलो बिहान थियो भोलि के हुन्छ भोलि के हुन्छ होला म सोचिरहेछु भोलि के हुन्छ होला म सोचिरहेछु अस्ति भरिया हिजो किसान थियो न त योजना थियो न ज्ञान थियो तर पनि ऊ उत्तिकै महान थियो विष्णु के गौतमलाई हृदयबाट आभार व्यक्त गर्न चाहन्छु र एकजना साथी लाइनमा हुनुहुन्छ हेरौँ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार हेलो दादा नमस्ते हजुर नमस्कार भवानीजी हजुर दादा आराम हुनुहुन्छ हजुर एकदमै हजुर एकदम हामीहरू पनि ठिकै छौँ कता हुनुहुन्छ अहिले म दादा धरानतिर छु ए ए ए धरान है हजुर पुगेको हिजो राति आज भर्खरै पुगेर अनि हजुरहरूलाई सम्झेको यताबाट ए ए बाचो भएर पनि सम्झिनु भयो खुसी लाग्यो हजुर हजुर के को लागि होला घुमघाम नै होला है घुमघाम पनि हल्का हल्का काम पनि थियो दादा ल त्यसो भने घुमघामको माहौलमा चाहिँ अब गजल सुनाउनुहोस् हजुर सुरु गरौँ अवश्य मेरो गजलको सेयर चाहिँ यसरी सुरु हुन्छ सिन्दुर पोते सँग खुसी किन्दैछ रे बाबु साहेब पहिले जस्तो होइन चेल भिन्दैछ रे बाबु साहेब जता हात लग्यौ तै घात मात्रै पाएपछि जता हात लग्यो उतै घात मात्रै पाएपछि साँचो माया बल्लाज आज चिन्दैछ रे बाबु साहेब पहिले जस्तो होइन चेल भिन्दैछ रे बाबु साहेब वियोग गर वेदनाको पीडा भुल्ने वाहनमा वियोग र वेदनाको पीडा भुल्ने वाहनमा दिनानुदिन मदिराले छिन्दैछ रे बाबु साहेब पहिले जस्तो होइन अचेल भिन्नै छ रे बाबु साहेब सुन्छु हल्ला जताततै उसकै मात्र बदनामी सुन्छु हल्ला जताततै उसकै मात्र बदनामी आफ्नै भाग्य खुर्सानी चाहिँ किन्दैछ रे बाबु साहेब पहिले जस्तो होइन चेल छ रे बाबु साहेब बेहोसीमा बैगुनिका सारा खोट बिर्सिएर बेहोसीमा बैगुनिका सारा खोट बिर्सिएर उनैलाई भेट्छु भने हिँड्दैछ रे बाबु साहेब पहिले जस्तो होइन चेल भिन्दैछ रे बाबु साहेब पहिले जस्तो होइन भिन्दै छ रे बाबु साहेब पहिलो जस्तो छैन रे बाबु साहेब है हजुर धेरै फरक भइसकेको छ दादा अवश्य पनि गजलका सेल यस्तै यस्तै भन्दै थियो हुन त समयले मान्छेलाई परिवर्तन गराउँछ त्यही भएर पनि होला है त्यही भन्नुपर्छ हुन्छ भवानीजी तपाईँको यात्रा शुभ रहोस् भन्दै यसलाई शुभरात्रि शुभ सपनीको साथ विदा गर्छु नमस्कार भवानी हुमा गाई आउनुभएको थियो धरानबाट काठमाडौँकी मित्र धरान यात्रामा हुनुहुन्छ अरे धरानबाटै भएर पनि सम्झिनु भएको छ अबको पालो तपाईँको सुने एकहत्तर पाँच सतहत्तर सात सय पैँतिस कार्यक्रममा आउँदा बिन्ती छ गजलको साथमा आउनुहोला यही तपाईँहरू माझमा राख्छु अर्को गजल राख्छु आरके थापाले हामीलाई दोलखा हाल साउदी अरबबाट पठाउनु भएको छ तपाईँको लागि धरो धर्म सत्य बोल्या ढाँटेको छैन हो धर धर्म सत्य बोल्या ढाँटेको छैन आजसम्म कसैलाई आँटेको छैन धर धर्म सत्य बोल्या ढाँटेको छैन उनी नै उनी नै सुरु मेरो उनी नै अन्त्य कसैसँग माया प्रेम साट्या छैन हाँसी हाँसी उनीसँगै दिन बिताउँछु हो हाँसी हाँसी उनीसँगै दिन बिताउँछु कहीँ कतै कुनै रात काटेको छैन हुन्छन् मिठा मिठा कुराहरू सधैँ हुन्छन् मिठा मिठा कुराहरू सधैँ दिल दुखी यो हृदय फाटेको छैन धरो धर्म सत्य बोल्या ढाँटेको छैन आजसम्म कसैलाई आँटेको छैन हो आजसम्म कसैलाई आँटेको छैन धन्यवाद दिन चाहन्छु आरके थापाजीलाई यति बेला फोनमा कुनै एकजना साथी हुनुहुन्छ हजुर नमस्कार नमस्कार सर नमस्कार हजुर कहाँबाट को बोल्नुभयो हजुर म मलेसियाबाट झरी जी आराम हुनुहुन्छ हजुर एकदम आराम कुशल छ सर के गर्दै हुनुहुन्छ यति बेला यतिखेर यो समय म ड्युटीमै छु सर ड्युटीमै छु अब हजुरको कार्यक्रम सुन्दै बसिरहेको छु ए ड्युटीमा चट्ट गजल सुनाउन मन लागिहाल्यो है हजुर हजुर एकदम अनि अघिल्लो सप्ताह सुन्नुभयो तपाईँले कार्यक्रम है डाउनलोड गरेर हजुर डाउनलोड गरेर सुने सर मैले अवश्य पनि अब सुधार्नु पर्ने पक्षहरू चाहिँ औलाइदिनु होला यही यही चाहिँ तपाईँलाई आग्रह गर्न चाहन्छु एकदम धन्यवाद हुन्छ त्यसो भने आज मलेसियाबाटै चोटिलो गजलको प्रहार गर्नुहोस् हस् सर है त मेरो गजल यसरी सुरु हुन्छ अवश्य सिङ्गार पेटार गरिराख काली मैले भनेको थिएँ सिङ्गार पेटार गरिराख काली मैले भनेको थिएँ रङ्गाउ नेछु तिम्रो सिउँदो खाली मैले भनेको थिएँ पक्का पनि बिर्सियो कि कतै तिमीले मौसम यहाँ बदलिरहँदा बिर्सियो कि कतै तिमीले मौसम यहाँ बदलिरहँदा जिन्दगीको महु तिम्रै माली मैले भनेको थिएँ रङ्गाउ नेछु तिम्रो सिउँदो खाली मैले भनेको थिएँ पक्का पनि दुनियाले कुरा काट्लान् जात हाम्रो नमिलेसी दुनियाले कुरा काट्लान् जात हाम्रो नमिलेसी सँगै बाँचौ ढुङ्गे युगलाई थाली मैले भनेको थिएँ रङ्गाउ नेछु तिम्रो सिउँदो खाली मैले भनेको थिएँ अब छिट्टै आउनेछु पञ्चे बाजा डोली अब छिट्टै आउनेछु पञ्चे बाजा डोलिली भवानीलाई एउटा दियो बाली मैले भनेको थिएँ सिङ्गार पेटार गरिराख काली मैले भनेको थिएँ रङ्गाउने छु तिम्रो सिउँदो खाली मैले भनेको थिएँ रङ्गाउने छु तिम्रो सिउँदो खाली मैले भनेको थिएँ अवश्य पनि तिम्रो खाली सिउँदोलाई चाहिँ म सिन्दुर पोतेले रङ्ग्याउने छु भन्नुभएको थियो है अवश्य पनि एकदम एकदम हुन त गजलमै मस्त रहनुहुन्छ तपाईँहरू विदेशी भूमिमा भए पनि है मनबुटा मन बुझाउने बाटो एकदम खुसी लाग्यो झरिदानजी कहिले काहीँ सम्झिँदै होला भन्दै कार्यक्रम सुनेर सुझाव पनि दिन नभुल्नु होला भन्न चाहन्छु र अहिले शुभरात्रिका साथ विदा गर्छु नमस्कार हस् धन्यवाद सर नमस्ते झरिधान आउनुभयो मलेसियाबाट दमदार गजलका शेरहरू तपाईँहरूमा आज आएर गइसक्नु भएको छ आउनु सबको पालो तपाईँको त्यहाँभन्दा अगाडि एउटा गजल राख्छु हामीलाई पठाउनु भएको छ राम कणेलले हाल दक्षिण कोरियाबाट बागलुङका मित्र हुनुहुन्छ जसले जे गरे पनि छुट्छ हाम्रो नेपालमा हो जसले जे गरे पनि छुट्छ हाम्रो नेपालमा दाजु अनि भाइमा फुट्छ हाम्रो नेपालमा गाउँ सहरमा हेर्नुहोस् त बिजोग कस्तो छ गाउँ सहरमा हेर्नुहोस् त बिजोग कस्तो छ सक्ने असक्तलाई कुट्छ हाम्रो नेपालमा न त कानुन छ न त नुन नै छ न त कानुन छ न त नुन छ न त बाटोघाटो फटाहा र जालीको गुट छ हाम्रो नेपालमा अन्याय अत्याचारको विरुद्ध बोल्न पाउँदैनन् अन्याय अत्याचारको विरुद्ध बोल्न पाउँदैनन् निर्दोषकै करङ टुट छ हाम्रो नेपालमा गरीबका छोराछोरी परदेशमा रोइरहेका छन् हो गरीबका छोराछोरी परदेशमा रोइरहेका छन् टाठा बाठाको बर्म लुट्छ हाम्रो नेपालमा जसले जे गरे पनि छुट्छ हाम्रो नेपालमा दाजु अनि भाइमा छ हाम्रो नेपालमा धन्यवाद दिन चाहन्छु राम सरलाई यति बेला हाम्रो फोन सम्पर्कमा साथी हुनुहुन्छ हजुर नमस्कार हेलो हेलो नमस्ते नमस्कार कहाँबाट को बोल्नुभयो भलैबाट पुष्पाजी है पुष्पाजी आराम हुनुहुन्छ एकदम आराम छु भन्दा हुन्छ अनि हजुर आराम हुनुहुन्छ एकदम हामीहरू पनि ठिकै छौँ के गर्दै हुनुहुन्छ यति बेला म त यति बेला रेडियो सुन्दै बस्दै गरिरहेको छु खानपिन भइसक्यो होला है खानपिन मेरो चाहिँ भयो अनि आफ्नो मेरो पनि भयो भन्नुपर्छ तर हाम्रो मुकेशजीको भएको छैन हजुर पक्का पनि आज पनि दमदार पङ्क्तिका साथमा आउनु भएको छ है हजुर भन्दा हुन्छ अवश्य सुरु गर्नुहोस् सुरु गर्छु है त ओके फेरि एकी छैन उही बिरानो सहरमा छु फेरि एकी छैन उही बिरानो सहरमा छु बाध्यताको भित्र बन्यो त्यही जहरमा छु सँगै बसी सिलाएको त्यो फाटेको मन सँगै बसी सिलाएको त्यो फाटेको मन सामित्यमा हराउने ठुलो रहरमा छु बाध्यताको भित्र बन्यो त्यही जहरमा छु रुँदा रुँदै समयले चुडाएर लग्यो मुटु रुँदा रुँदै समयले चुडाएर लग्यो मुटु सकुशल छ कालु भन्ने खबरमा छु समितिमा हुने ठुलो रहरमा छु पल पल रुवाएका कठोरती वचनले पल पल रुवाएका कठोरती वचनले गन्तव्य हुन सकिन एक्लै बगरमा छु सकुशल छ काले भन्ने खबर नाचु मुटुभरि डर तरास बोकी तिमीलाई भेट्न जाँदा मुटुभरि डर तरास बोकी तिमीलाई भेट्न जाँदा शत्रु हँसाउने ठुलो दोषी सबको नजरमा छु गन्तव्य भेटाउन सकिन एक्लै बगरमा छु सकुशल सालु भन्ने खबरमा छु सामिप्यमा हरा हुने ठुलो रहरमा छु बाध्यताको भित्र भन्यो त्यही जहरमा छु हजुर आशै आशमा बिच्छा जिन्दगानी यस्तै आशमा हुनुहुन्छ तपाईँ पनि है <laughs> अवश्य पनि गजलका शेर यस्तै यस्तै बोल्दै थिए खुसी लाग्यो पुष्पाजी कहिले काहीँ सम्झिँदै होला हुन त सम्झिनुहुन्छ खुसी लाग्छ माया नमार्नुहोला भन्दै अहिलेलाई शुभरात्री शुभ सपनीको साथ विदा गर्छु नमस्कार पुष्पा आचार्य हुनुहुन्थ्यो देवदह भलुईबाट आउनुभएको थियो अबको पालो तपाईँको शून्य एकहत्तर पाँच सत्तर सात सय पैँतिसमा अर्को गजल लाग्छु रोहित राणाले हामीलाई काबुल अफगानिस्तानबाट पठाउनु भएको छ हुन त बुटोलका मित्र हुनुहुन्छ कहाँनिर पो फाट्यो खुसी ख्यालै भएन आफ्नै जीवन भएको दुखी ख्यालै भएन कहाँनिर पो फाट्यो खुसी ख्यालै भएन आफ्नो जीवन भएको दुखी ख्यालै भएन पीडा आफूले राखी माया उनलाई नै दिएको पीडा आफूले नै राखी माया उनलाई नै दिए कहिले टाढियो मायाको दुरी ख्यालै भएन उनलाई पाउन मरिहत्य गर्थ्यो कुनै बेला उनलाई पाउन मरिहत्य गर्थ्यो कुनै बेला अब त हराएछ मायाको रुचि ख्यालै भएन आफ्नैले मलाई घात गर्ला कहिल्यै सोचिन हो आफ्नैले मलाई घात गर्ला कहिल्यै सोचिन अचानो सम्झी हान्यो खुकुरी ख्यालै भएन एक्लै यो जीवनमा रमाउने कोसिस थियो एक्लै यो जीवनमा रमाउने कोसिस थियो कुन बेला आएछ तुफान हुरी ख्यालै भएन कहाँनिर पो फाट्यो खुसी ख्यालै भएन आफ्नै जीवन भएको दुखी ख्यालै भएन रोहित राणाको गजल तपाईँहरू माझमा राखे त्यस्तै गरी अर्को गजल राख्छु यहाँनिर हामीलाई भण्डारी दाई अचम्मले मेलम्ची हेलम्बु नेपाल हाल मरूभूमिबाट भनेर लेख्नु भएको छ म उहाँको गजल राख्छु तपाईँहरू माझ पढिएन ध्यान दिएर ठुलो मान्छे बन्दिन म पढिएन ध्यान दिएर ठुलो मान्छे बन्दिन म सबैजना ठुलै मान्छे बन्नुपर्छ भन्दिन म पढिएन ध्यान दिएर ठुलो मान्छे बन्दिन म तिमी साँच्चै चोखो माया गर्छु भनी मात्र हेर तिमी साँच्चै चोखो माया गर्छु भनी मात्रै हेर मन दिनेलाई कन्जुस्याइ गर्ने छैन मन दिन म ध्यान दिएर ठुलो मान्छे बन्दिन म सबैजना ठुलै मान्छे बन्नुपर्छ भन्दिन म साथ दिन्छु हात दिन्छु दिन्छु बात रात दिन्छु साथ दिन्छु हात दिन्छु दिन्छु बात रात दिन्छु तर साँच्चै अशक्त छु भने जति धन दिन म चट्ट राम्री मनकी रानी पाएदेखि पुगिहाल्छ हो चट्ट राम्री मनकी रानी पाएदेखि पुगिहाल्छ धनी गरिब जात भात ठुलो सानो गन्दिन म एउटा कुरा ख्याल गर्नु स्वाभिमानी नेपाली हुँ हो एउटा कुरा ख्याल गर्नु स्वाभिमानी नेपाली हुँ ढाल्नु परे सिरै ढाल्छु जरा कहिल्यै खन्दिन म पढिएन ध्यान दिएर ठुलो मान्छे बन्दिन म सबैजना ठुलै मान्छे बन्नुपर्छ भन्दिन म आहा भण्डारी दाई अचम्मको गजल राखेँ तपाईँहरूलाई शून्य एकहत्तर पाँच सतहत्तर सात सय पैँतिसबाट आउने होला तपाईँहरूको गजल छन् हामीसँग थुप्रै गजलहरू छन् म वाचन गर्छु समयले साथ दिएसम्म विष्णु सङ्ग्रौलाले हामीलाई झापा र हाल अर्को देशबाट भनेर लेख्नु भएको छ म तपाईँहरू माझ राख्छु कहिले काहीँ सोच्ने गर्छु अतीत किन फर्किँदैन कहिले काहीँ सोच्ने गर्छु अतीत किन फर्किँदैन किन होला मबाट चाहिँ दुःख पीडा तर्किँदैन कहिले काहीँ सोच्ने गर्छु अतीत किन फर्किँदैन कस्तो अनौठो रित रहेछ प्यारले दिएको चोटहरूको कस्तो अनौठो रित रहेछ प्यारले दिएका चोटहरूको असह्य भई दुखी रहन्छ तर पनि चर्किँदैन के बताउनु कारण पनि के बताउनु पनि के बताउनु कारण पनि मेरा आँसु बग्नुको खै थाहै होला बिना मेघ त आकाश पनि थर्किँदैन समय झै निष्ठुरी भई गयो मेरो माया पनि हो समय झै निष्ठुरी भई गयो मेरो माया पनि अन्तै बास पायो होला सायद अब फर्किँदैन उसलाई धेरै विश्वास गर्दा उसलाई धेरै विश्वास गर्दा सिकेको यो पाठ हो मैले उसलाई धेरै विश्वास गर्दा सिकेको हो यो पाठ मैले मिठो मुस्कान हाँसिदिन्छ स्वार्थी मान्छे झर्किँदैन मिठो मिठो मुस्कान हाँसिदिन्छ स्वार्थी मान्छे झर्किँदैन वाह वाह वाह मिठो मुस्कान हाँसिदिन्छ स्वार्थी मान्छे झर्किँदैन धन्यवाद दिन चाहन्छु विष्णुजीलाई यी सुन्दर गजलका शेरहरूको लागि तपाईँहरूका गजल थुप्रै छन् हामीसँग म वाचन गरिरहेको छु लालीगुराँस नारायण श्रेष्ठ हुनुहुन्छ हामीलाई नुवाकोट खाँची हाल भारतबाट गजल लेखी पठाउनु भएको छ म वाचन गरेर राख्छु तपाईँहरूमा एउटा सुन्दर घरबार छिटो नभए नि वर्ष दिनमा हुन्छ यार छिटो नभए नि एउटा सुन्दर घरबार छिटो नभए नि वर्ष दिनमा हुन्छ यार छिटो नभए नि चुनाव पछि संविधान पक्कै बन्ने छ आश गरौँ सबै नेपाली जनताको आशा नै छ चुनाव पछि संविधान पक्कै बन्नेछ युवालाई रोजगार छिटो नभए नि विश्वास छ गजल लेख्दा लेख्दै एक दिन विश्वास छ गजल लेख्दा लेख्दै एक दिन हुनेछु म गजलकार छिटो नभए नि पक्का पनि गजलमा कलम चलाएपछि गजलकार हुन टाइम लाग्दैन कर्णालीमा सरकारले राहत पठायो कर्णालीमा सरकारले राहत पठायो बाढी पीडितको उद्धार छिटो नभए नि एउटा सुन्दर घरबार छिटो नभए नि वर्ष दिनमा हुन्छ यार छिटो नभए नि माया लाग्छ उनकै सम्झनाले सताउँछ हो माया लाग्छ अनि उनकै सम्झनाले सताउँछ विश्वासिलो मायाको आधार छिटो नभए नि एउटा सुन्दर घरबार छिटो नभए नि वर्ष दिनमा हुन्छ यार छिटो नभए नि आहा एक दिन त पक्का पनि घरबार बन्छ अनि संविधानको चुनावपछि संविधान पनि लेखिन्छ सबै नपुगेका कुराहरू चाहिँ पुग्दै जान्छन् यस्तै यस्तै कुराहरू लेख्नु भएको थियो धन्यवाद दिन चाहन्छु लाली नारायण श्रेष्ठजीलाई त्यस्तै गरी अर्को गजल छ हामीसँग पठाउनु भएको छ दिपक नेउपानेले यो संसारमा मान्छे भन्दा रावणको नाति देख्छु घाउमा मलब लाउने होइन घोचिदिने साथी देख्छु यो संसारमा मान्छे भन्दा रावणको नाति देख्छु घाउमा मलाम लाउने होइन घोचिदिने साथी देख्छु कसलाई भन्नु मेरो दुःख छैनन् कोही सुनिदिने हो कसलाई भन्नु मेरो दुःख छैनन् कोही सुनिदिने सुनिदिने सुनिदिने भेट्दा पनि उसको दुःख माथि देख्छु भो अब आफ्नो दुःख गुम्साएरै राखे ठिक छ भो अब आफ्नो दुःख गुम्साएरै राखे ठिक छ सुनाउनु भन्दा सबलाई नसुनाएकै जाति देख्छु दुःख जति परे पनि डिल उक्लन खोज्दै थिए दुःख जति परे पनि डिल उक्लन खोज्दै थिए भकेल देलान भन्नेको खुट्टा तान्ने ताती देख्छु हे प्रभु हेर हे प्रभु हेर है आज तैले रच्या माटाका पुतलाहरू किसिम किसिम आज यहाँ नाना भाती देख्छु यो संसारमा मान्छे भन्दा रावणको नाति देख्छु घाउमा मलाम लाउने होइन घोचिदिने साथी देख्छु अह दिपक नेउपानेले शङ्खुवा सभा चैनपुर हाल साउदी अरबबाट हामीलाई गजल पठाउनु भएको छ एकजना फोन सम्पर्कमा साथी हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार हेलो नमस्कार हजुर कहाँबाट को बोल्नुभयो अह भुमैबाट तपाईँको आवाज आएको छैन है अलिकति हजुर हजुर हजुर हजुर हल्का आवाज आइरहेछ कृष्ण नेपाली मान्छे कृष्ण छेत्री नेपाली मान्छे कृष्ण नेपाली मान्छे आराम हुनुहुन्छ कृष्णजी छ के गर्दै हुनुहुन्छ यति बेला म रेडियो धेरै दिनको अन्तराल पछि कृष्णजीको आवाजबाट गजल सुन्न पाउने भयो है आवाजले पनि साथ दिएको छैन छिटो सुनाऊ त्यसो भने अहिले पनि आवाज अहिले बुझिएको छ कृष्णजी ल है के के TSU लाइन लाइन यो चाहिँ अरूले भएको थियो है हुन्छ यो कुरा भएको छैन सरी भन्न चाहन्छु मलाई नआएको याद रात परेपछि नआएको होइन आउँछ याद रात परेपछि हुन्छ हुन् बल्ल धरती मुटु रात परेपछि तिमीले के सोच्यौ त्यो मलाई थाहा छैन तिमीले के सोच्यौ त्यो मलाई थाहा छैन म त तिम्रै बारे सोच रात वाह वाह वाह वाह हेर तिमी त मेरो आफ मान्छे फुर्सद त हुन तिमी हेर मेरो आफ्नै सबै पऱ्यो तिमीसँग किन मलाई खै त रात नआएको परिवर्तन दिन हेलो हेलो कृष्ण छेत्री नेपाली मान्छे हुनुहुन्थ्यो निकै दमदार गजलका शेरहरू राख्दै हुनुहुन्थ्यो तर आवाजले साथ दिएन सुनिसकेका थियौँ हामी गजल त तर पनि गइसक्नु गइसक्नुभयो अन्त्यमा कुराकानी हुन पाएन अर्को गजल राख्छु यहाँ हामीलाई पठाउनु भएको छ आशिष दनाईले भाग्य नै फुटेको छ म के गर्न सक्छु भावीले लेखेको छ म के गर्न सक्छु जसले सृष्टि गरी यो धरतीमा पठायो जसले सृष्टि गरी यो धरतीमा पठायो उसैले भनेको छ म के गर्न सक्छु अह निप्दैन जति कोसिस गरू म अह निप्दैन जति कोसिस गरू म यो छाती बलेको छ म के गर्न सक्छु यसै गरी कयौं दिनहरू बिताए यसै गरी कयौं दिनहरू बिताए जिन्दगी बितेको छ म के गर्न सक्छु मेरा यारहरू नै दुश्मन बन्दैछन् मेरा यारहरू नै दुश्मन बन्दैछन् ऊ मार्न तम्सेको छ म के गर्न सक्छु हो यो छाती बल्झिन्छ उनकै यादमा हो यो छाती बल्झिन्छ उनकै यादमा र आँसु बगेको छ म के गर्न सक्छु भाग्य नै फुटेको छ म के गर्न सक्छु भावीले लेखेको छ म के गर्न सक्छु अर्को आजको कार्यक्रमको अन्तिम गजल लिन्छु सधैँ माया गर्ने मान्छे बालकृष्ण भट्टराईले पिडी खोला नौ स्याङ्जा हाल दुबईबाट चाहिँ हामीलाई गजल लेखी पठाउनु भएको छ अब हामी तपाईँहरूको फोन लिँदैनौँ मित्रहरू समय सकिसकेको छ एउटा मात्र गजल छ यसैले अर्को सप्ताह तपाईँहरूको आवाजलाई पनि समेट्न आउनेछौँ अबको क्रममा राख्छु बालकृष्ण भट्टराईका यी शेरहरू तिमीलाई चाहे सायद मेरो इच्छा गलत थियो तिमीलाई चाहे सायद मेरो इच्छा गलत थियो आउँछौ भनी गरेको प्रतीक्षा गलत थियो सुनेको थिएँ माया रूपी संसार ठुलो हुन्छ सुनेको थिएँ माया रूपी संसार ठुलो हुन्छ मनुष्यले गरेको त्यो समीक्षा गलत थियो हार माथि हार खाए पिरतीमा सधैँ मैले हार माथि हार खाए पिरतीमा सधैँ मैले भाग्यले मलाई गरेको परीक्षा गलत थियो जन्मौ जन्म तिमीसँग रमाउन पाऊ भनी जन्मौ जन्म तिमीसँग रमाउन पाऊ भनी तिमीसँग मागेको त्यो भिक्षा गलत थियो खप्परमा खप्परमा नै रहेनछ र तिमीलाई पाउनु मैले खप्परमा नै रहेनछ र तिमीलाई पाउनु मैले माया नै ठुलो हुन्छ भन्ने शिक्षा गलत थियो तिमीलाई चाहे सायद मेरो इच्छा गलत थियो आउँछौ भनी गरेको प्रतीक्षा गलत थियो यहाँ पनि सबै कुरा नाटक भने जस्तो भएछ मायाको प्रतीक्षा अनि सबैभन्दा संसारमा सबभन्दा ठुलो चिज माया हो यो शिक्षा दिने नै गलत थियो भनेर चाहिँ बालकृष्ण अहिले आफ्ना शेरहरूमा पस्किसक्नु भएको छ र धेरैजना साथीहरूको गजल छ हामीसँग के गर्नु आज पनि समयले साथ दिएन तपाईँहरूका सबै गजलहरूलाई वाचन गर्न सकिनँ हुन त तपाईँहरूले भन्नुहुन्छ होला गजल नै पढ्दैन भनेर के गर्नु बाध्यता हो मैले पढेको छु तपाईँहरूलाई छुट्याएको छैन प्रत्येक सप्ताहहरूमा कहिले कुन साथीको कहिले कुन साथीको गरी सबैको पालो आउने गरी नै मैले वाचन गरिरहेको छु मित्रहरू अन्यथा नलिनुहुन आग्रह गर्छु र आजको कार्यक्रम प्रत्यक्ष रूपमा तपाईँले सुन्न पाउनु भएको छैन भने विभिन्न वेबसाइट अनि ब्लग स्पोर्टबाट पनि कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुन्छ तपाईँले भोलिको दिनहरूमा र आजलाई भने शुभरात्रि शुभ सपनीको साथ विदा हुनुपर्ने बेला आइसकेको छ अर्को सप्ताह पनि अलिकति भावनाका कुराहरूको साथमा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुरा लिएर म आउने नै छु तपाईँलाई कार्यक्रम कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रियाहरू दिन पनि नभुल्नुहोला हाम्रा विभिन्न ठेगानाहरूमा र कार्यक्रमको निम्ति आफ्नो गजलहरू लेखेर पत्रचार गर्न पनि नभुल्नुहोला भन्न चाहन्छु र अब भने तपाईँहरू बाजबाट छुट्नुपर्ने हुन्छ यसैले प्राविधिक कक्षबाट मिठो साथ दिने मुकेशलाई धन्यवाद दिँदै कार्यक्रम सुनेर साथ दिने तपाईँ अनि सहभागिता जनाउने तपाईँ र सब सहभागिता जनाउने कोसिस गर्ने मेरा हृदयका मनका श्रोताहरूलाई हृदयवाची आभार व्यक्त गर्दै आवाज आवाजबाट तपाईँहरूकै युवराज लामिछाने प्रदीप पनि आजलाई ओजेलिन चाहन्छ हस्त नमस्कार शुभ साता तिम्रो साथ बिना अब त बाँच्दैन होला माता त सुन्छु पराई सँगै मोटु साठे कि छोरे सुन्छु सँगै मोटु साठे कि रे याद मलाई